नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म अच्युत किमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि मैले सरस्वती गेवालीको लालटिनको उज्यालोमा लिएर आइपुगेको छु लालटिनको उज्यालोमा सरस्वती गेवालीको आत्मकथा हो यसको पाँचौं श्रृंखला मैले गएको साता पृष्ठ एक सय छब्बीससम्म वाचन गरेर सुनाए आज लालटिनको उज्यालोमा सरस्वती गेवालीको आत्मकथाको छैठौं श्रृंखला अब वाचन शुरू गर्छु पृष्ठ एक सय सत्ताइसबाट पाठकहरूलाई मेरो जीवन पढ्दा कता कता अनौठो लाग्ला अहिलेको अवस्थामा तर मेरो जीवनका हरेक क्षण यस्तै यस्तै कुराले भरिएका छन् यो कुराका साक्षी छन् दुम्की बासका मेरा प्रिय सहयोगी साथीहरू खास गरी सीतागिरी अनेक क्षण पार गर्दै दुम्की बासको छ महिनाको मेरो दुःखी जीवन सकिँदै थियो फेरि छ महिनाको लागि नवलपरासीकै बासा बसाई भन्ने ठाउँमा जाने तयारी भइसकेको थियो दुम्की बासका मेरा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरणको कार्यक्रम राखियो त्यति बेला त्यहाँ काङ्ग्रेस एमाले मात्रै थिए उनीहरूका प्रतिनिधि पनि उपस्थित थिए प्रमाणपत्र वितरण गरियो मैले लामै भाषण गरेँ काङ्ग्रेसकी महिला प्रतिनिधिलाई मन परेछ निकै प्रभावित भएछन् पछि मलाई गाविस भवन उपलब्ध गराउँछौँ धेरै महिलाहरू जुटाउँछौँ एकपटक फेरि सिकाइदिनुहोस् भनेर आग्रह गरेँ तर अर्को ठाउँमा जाने तयारी भइसकेको थियो यहाँनिर मलाई लाग्यो अथक प्रयास गरेर मैले कसैको मन त जितेछु पहिले विरोध गर्नेहरूले मलाई फेरि छ महिना सिकाइदेऊ भनेर प्रस्ताव गर्नुलाई मैले आफ्नो सफलता माने अहिले पनि त्यहाँ बसेको पहिलो रातको स्मरण गर्छु पहिलो दिन जे जस्तो लागे सोचे पनि मलाई त्यहाँका सबै सहयोगी साथीहरूको सम्झनाले सताइरहन्छ फेरि त्यो ठाउँमा जान पाएकी छैन मेरो मृत्यु नआएको दिवाकर पौडेलको बारीको डिल त्यो विनय खोला अनि काठमाडौँबाट उज्यालो लिएर लगातार धाइरहेका ती ट्रकहरूको ताती सबै सबै सम्झिन्छु धन्य ती ट्रक ड्राइभरहरूलाई जसको ट्रकको उज्यालोले मेरो जीवनलाई मृत्युबाट जोगायो जीवन बाँच्ने आशा पलायो दुम्की बासको छ महिने बसाइपछि दुई हजार एकाउन्न साल भदौ दुई गते छ महिनाको लागि मेरो गोड फेरि बासा बसाई भन्ने ठाउँमा सर्यो यसपटक भने दुम्की बाँसको जस्तो कठिन र बोक्नै नसक्ने खालको बारी थोपरिएको थिएन आफूले बोक्न नसक्ने बारी त्यही अन्जान खाल्डोमा पुरिदिएर गए मलाई बासा बसाईको आकाश फराकिलो लाग्यो ठाउँ पनि उज्यालो र रमणीय भदौ महिनाका धान खेतहरू असाध्यै रमाएर लागे पहिले चिन्जान भएर होला साथीहरूसँग भेट्न पाउँदा निकै खुसी भएँ सारा दुःख हराए जस्तै भयो साथी भगवती भण्डारीको कहिल्यै बिर्सन नसक्ने मित्रता पाएँ आस्था आफ्नै भए पनि धेरै मान्छेको माया पाएँ त्यहाँ राजनीतिक चेतना अलि राम्रो थियो अर्घाखाँचीमा जस्तै हाम्रो परिवारप्रति सबैका मनमा माया र स्नेह थियो त्यहाँ आएपछि भगवतीजीको घरमा बास बसे सिलाइ कटाई प्रशिक्षण कार्यक्रमको सञ्चालन उहाँ र देवकलाको जिम्मामा थियो मलाई बस्ने कोठा र सिकाउने कोठा एउटै घरमा खोजियो त्यस कोठामा मेरा दुःखका पोका फेरि पनि खोलिए अर्घाखाँचीदेखि दुम्की बास हुँदै आएको टिनको बाक्सा र एक बोरा भाँडाकुँडा बच्चा नौ महिनाको भएको थियो दुब्लो ख्याउटे खानै नपाए जस्तो तर चकचक गरिरहने साथीहरूले कोठा मिलाउन सहयोग गर्नुभयो दोस्रो दिनदेखि काम सुरु गर्नु भनेको त सबैले भदौ लाग्यो भदौ लाग्यो मात्रै भन्ने जम्मा दस बाह्रजना मात्रै जम्मा भए त्यतिलाई त के सिकाउने अनि म सङ्घको खर्च मात्रै भन्ने लाग्यो भगवतीजीसँग सल्लाह मागे उहाँले भन्नुभयो म्याडम तराईतिर भदौमा अनिकाल लाग्छ पैसा हुँदैन त्यही भनेका हुन् सबैले म साथीहरू जुटाउँछु काम सुरु भयो म सन्तुष्ट थिएँ केही समस्या परि अब त श्रीमानलाई आउन पनि सजिलो हुने परे खबर गर्न पनि सकिने बोक्कै प्यासै घर गर्दा गर्दा थाकेर माइती आई दिनभरि सुत्ने छोरीलाई जस्तै आनन्द भयो बल्ल सास फेर्न पाए जस्तो भयो त्यो बेला कान्छी बहिनी मिना पनि आएकी थिइन् केही समयका लागि श्रीकृष्ण जन्माष्टमीको दिन भएकोले बिदा थियो त्यही मौकामा भुताहा गएर धानको टार ल्याउँछु अनि दिनभरि चामल केलाएपछि अफिसको दिन सजिलो हुन्छ भनेर बिहान नुहाई धुवाई सकेर भुताहा जाने बाटोमा उभिए त्यहाँको बसमा धेरै नहिँडेकोले मलाई कुन गाडीमा चढ्न हुन्छ हुँदैन थाहा भएन एउटा गाडी आयो दुधै दुधका क्यान र भाँडा मात्रै तरकारी बोकेका किसान मात्रै मलाई हतार थियो बच्चा छोडेर हिँडेकी थिएँ धान कुटाउनु थियो केलाउनु थियो बिदाको दिन धेरै काम थिए म बस कुरेर बसेँ धेरै बेरपछि एउटा गाडी आयो त्यो काठमाडौँ जाने एक्सप्रेस रहेछ मलाई थाहा भएन हात उठाएँ गाडी रोक्यो बस गुड्यो म बसमा उभिएकी थिएँ भुता भन्ने ठाउँ आयो रोक्न खोजे रोकेन गुडिरह्यो करिब दस मिनटको पैदल यात्रा गर्नुपर्ने गरी ड्राइभरले सोध्यो दिदी ओर्लने हो ल छिटो गर्नुहोस् ओर्लन लाग्दै थिएँ गाडी त गुडाइहाल्यो म त उडे जस्तो भएर पिच रोडमा पछारिएँ गाडी ब्याक गरेर किच्न लागेको थाहा पाएपछि बसका यात्रीहरूले हल्ला गरेछन् र गाडी रोकेछ टाउको उठाउन खोजे सकिन माछा जस्तो हात फैलाएर घोप्टो पछारिएछु दाहिने हातको तिनवटा औँलामा चोट लागेको रहेछ टाउको उठाउन नसकेपछि त्यहीँ बेहोस भएछु म पछारिएको र गाडी ब्याक गर्न लागेको दृश्य म जहाँ जान हिँडेकी थिएँ त्यही घरको साथी यज्ञ खनाले देख्नुभएछ मान्छे त चिन्नु भएनछ तर पनि उद्धारको लागि आउनुभएछ यज्ञजी र अरू साथीहरू आएपछि मलाई त्यही अगाडिको मेडिकलमा सामान्य औषधि दिएपछि बस मालिकसहित गाडीलाई बर्दघाट चौकी र टाउकोमा चोट भएका कारण बुटवल लैजाने सल्लाह भएछ त्यति बेलासम्म मलाई केही थाहा भएन पछि घाउहरू सफा गर्दा औषधिले घाउ दुख्ने चराउने भएपछि मात्र मेरो होस खोल्यो यज्ञ खनाल एकजना साथी र गाडी मालिक भएर मलाई बुटवल हस्पिटल लैजाँदै थिए मेरो छेउमा गाडी मालिक बसेको रहेछ मलाई असाध्यै प्यास लागिरहेको थियो पानी पानी भनिरहे कसैले पानी खान दिएनन् मलाई उक उक भइरह्यो मैले त्यसो गर्दा गाडी मालिक निकै अँध्यारो हुन्थ्यो पछि थाहा पाएँ दुर्घटनामा परेको मानिसलाई पानी खान दिन नहुने रहेछ उकुक भयो भने खतरा हुँदो रहेछ यज्ञजी अर्को सिटमा बस्नुभएको थियो मलाई झ्यालतिर राखेर गाडी मालिक छेउतिर बसेका थिए उनी निकै चिन्तित थिए क्या र मलाई साडीको सबको ओढाइरहेका थिए झ्यालको छेउमा भएर पनि औडाहा भइरहेको थियो ढाडतिर तात तातो केही सलबलाए जस्तो भइरहेको थियो टाउकाबाट बगेको रगत पो सलबलाएको रहेछ मेरो ब्लाउजको पछाडिको भाग सबै च्यातिएर छुटिएको रहेछ पछाडि शरीर नाङ्गो भएकोले पो त्यसरी सपकोले ढाकिदिएका रहेछन् बुटोलमा गाडीबाट ओर्लेपछि म हिँड्न सकिनँ दाहिने खुट्टाको घुँडामा र गोलीगाँठातिर पनि चोट रहेछ बस मालिक र एक गेजीले उचालेर लैजानु भयो इमर्जेन्सी वार्डमा पुलिस केस भएकोले उपचार गर्न मानेन तुरुन्त पुलिस बोलाएर केसको मुछुल्कापछि गाडी मालिकलाई औषधि खर्च र पैँतिस दिनभित्र केही भए उपस्थित हुने शर्तमा कागज गरेपछि मात्र मेरो उपचार गरियो टाउकोमा आठवटा टाँका लगाउनु पर्यो टाउकाको चोटमा मान्छेलाई पैँतिस दिनसम्म डर हुँदो रहेछ दुर्घटनामा मेरो टाउकोमा चोट लाग्यो अहिले पनि धारामा थापिएर नुहाउनु हुँदैन दुख्छ दाहिने हातको तीनवटा औँला र देब्रे हातको कुनामा अहिलेसम्म पनि घाउको खत छ खुट्टा र घुँडा अहिले पनि दुख्छ त्यो घटनापछि गाडीमा चढ्दा ओर्लिँदा निकै डर लाग्न थाल्यो अझ हर्न बजेपछि त मुटुको धड्कन एकदमै बढ्ने र कता कता दुख्ने पोल्ने मुख सुकेर प्याक प्याक हुने जति पानी खाए पनि शीतल नहुने राति सुत्दा पनि गाडी मात्र देख्ने समस्या उत्पन्न भयो दुर्घटनामा परे बेग्लै कुरा भयो तर पनि बासा बसाईको बसाई अरू हिसाबले पनि निकै राम्रो भयो अत्यन्तै प्रेरणादायी रह्यो साथीभाइहरूको सहयोग र मायाले दुःख पीडा बिर्साइदियो मेहनत लगाएर छ महिने प्रशिक्षण पूरा गरे यसमा साथी भगवती भण्डारी र भूताका यज्ञ खनालजीको असाध्यै राम्रो सहयोग रह्यो जागिरी जीवनमा धेरै ठाउँमा साथीहरूलाई दुःख दिनु पर्यो यी सबैको गुणको पैँचो तिर्न त मैले सक्दिनँ होला र पनि सम्झन्छु यो सहयोग पनि साथीहरूले पार्टी सम्झेरै गर्नुभयो होला म पार्टीमा नलागेको भए मेरो परिवारमा राजनीतिमा नलागेको भए ती साथीसँग चिन्जान पनि हुने थिएन होला पार्टीकै नाताले हाम्रो नाता जोडियो र हामी जोडिरह्यौँ मुटु दुखिरहने डर लागिरहने भइसकेपछि हामी मेरो स्वास्थ्य जाँच गर्न काठमाडौँ पुग्यौँ त्यसपछि बल्ल थाहा भयो त्यो घटनामा मेरो मुटुलाई पनि असर परेछ मुटुको औषधिसँगै डर हटाउन चिन्ता कम गर्ने औषधि सुरु गरे त्यति बेला विष्णु पौडेल र दलबहादुर राणा सांसद हुनुहुन्थ्यो उहाँहरूसँग भूमिगत कालदेखि नै अति नजिक दलबहादुरको श्रीमती सिर्जनासँग त तानसेनको बसाइमा डेरा पनि एउटै भान्सा पनि एउटै अति मिल्ने त्यति बेला हामीमा निस्वार्थ भावना थियो कुनै जालझेल षड्यन्त्र थिएन सिर्जनासँग भेट नभएको पनि दस वर्ष भइसकेको थियो त्यसैले भेट्ने उत्कट अभिलाषा थियो सँगै डेरा बस्दाको कमरेडी मायाले तानेको थियो दुई हजार छयालिस सालमा दलबहादुर कमरेडसँगै आन्दोलनको मैदानबाट पुलिसलाई ढुङ्गा वर्षाएका थियौँ त्यसपछि हाम्रो भेट भएको थिएन त्यसैले पनि त्यो परिवारसँग भेट्न चाहन्थे सिर्जना समेत काठमाडौँमै भएको थाहा पाएपछि मलाई अन्त बस्न मन लागेन తగ గమ తగ గమ గ మ గ తగ గ తగ మ ద గ మ ని ద గ మ గమ ని గ ని ని ని ని ని साँझ र बिहान खानापछि खाने औषधि र बच्चा बोकेर अत्यन्त उत्साहित बनेर सृजनाको डेरामा गएँ तर जे सोचेर त्यो ठाउँमा गएँ उल्टै अपमानित महसुस गरिरहेँ के कारणले हो खोइ उहाँ त रिसाइरहनु भएको रहेछ कताको रिस कहाँ पोख्नु भयो थाहै भएन कहाँ हाम्रो कति गहिरो कमरेडी माया कहाँ थेप्चा नाक र चुच्चा नाकका कुरा के जातकाले मन्त्री पाए रे कुन जातकाले पाएनन् रे त्यो पनि हामीसँग रिस त्यति बेलासम्म न हाम्रो परिवारको कोही सांसद भएको थियो न मन्त्री नै दुई हजार अडचालिस सालमा अर्घाखाँचीका साथीहरूले प्रदीप गेवालीलाई उम्मेद्वार बनाउने भनेर सर्वसम्मत निर्णय गरेका थिए निकै लोकप्रिय हुँदाहुँदै पनि पार्टी काम मुख्य हो भनेर उनले उम्मेदवारी दिन मानेनन् नवलपरासी सरुवा भएर आए पनि मध्यावधि चुनावमा त्यहीँ लैजान खोजेका थिए फेरि पनि नमानेका अहिले त हुँदो न खाँदोको गाली यस्तै घोचपेसका कुरा सुने मात्रै मन परेन एकातिर बेकारको गाली अर्कातिर औषधिको असर खाना पनि के खाएँ थाहा भएन बिहान पनि के भयो थाहा छैन केही मेसो भएन श्रीमानको फोन आयो म पनि हिँडेँ सृजनाले साथी पठाइदिने कुरा गर्दै हुनुहुन्थ्यो तर म बच्चा र झोला भिरेर हिँडेँ तिन बाटो मिन भवन आउन अलिक समय लागेछ हामी बसेको सांसद सोम पाण्डेको डेरा जाने बाटो बिराएँ संयोगवश उहाँहरूकै फर्निचर कारखानामा सोध्न पुगेछु कामदारहरूले बाटो बताइदिए म निकै बेरसम्म नपुगेपछि मेरा श्रीमानले सृजनालाई सोधेछन् ठट्टा गर्दै सृजनाजी खै मेरी बुढिया त आइनन् कता हालिदिनु भयो लत्तेरी त्यही ठटाला पनि अर्कै अर्थ लगाइएछ सृजनासँग त्यसपछि लामो समय भेट भएन पोहोर साल उहाँका पाइलट छोरा प्लेन एक्सिडेन्टमा बितेको एकदमै पीडादायक अवस्थामा हामी उहाँको घरमा पुगेका थियौँ समवेदना दिन अर्धव्यवहार जस्तै हुनुहुन्थ्यो सृजना त्यति बेला आजसम्म पनि बुझेकी छैन एकदमै मिल्ने साथीहरूको व्यवहार किन यसरी अचानक बदलिन्छ आर्थिक कारण हो कि अरू केही धनी भए पनि गरिब भए पनि साथीको त कृष्ण र सुदामामा पनि एकदमै गाढा थियो माया तर हामीमा त्यो संस्कार पनि रहेनछ हुन त श्रीमान सांसद भए मन्त्री पनि भए मन्त्री क्वार्टरको बसाइ पनि भोग्यो तारे होटलमा पनि पाहुना भयो एक दुईचोटि विदेश पनि पुग्यो चिन्जानको दायरा फराकिलो भयो तर म आज पनि आफूलाई उस्तै ठान्छु आफूले सानोमा पढ्न नपाउँदाका दुःख सम्झिन्छु तानसेन बस्दा आधा पेट खाएको झलझली याद आउँछ मावलीमा पुलपुलिया कि भान्जी घरकी कान्छी बुहारी भएर बुहार्तन गरेको सम्झिन्छु तरकारी किन्ने पैसा नहुँदा दालसँग मात्रै दाल किन्ने पैसा पैसा नहुँदा तरकारीको झोलसँग मात्रै भात मिलेको सम्झिन्छु बच्चाहरूले मासु खान खोज्दा किन्न नसकेर गह भरिएको सम्झन्छु काठमाडौँ आएको पनि पन्ध्र वर्ष भयो हिजो एकदमै आत्मीय लाग्ने कतिपय साथीहरू बिरानो बिरानो भए जस्तो लाग्छ सायद हाम्रो गरिबीले पो त्यस्तो भएको हो कि हाम्रो वर्ग नमिलेर हो कि उहाँको स्वागत गर्न असमर्थ भएर हो कि त्यसैले कहिलेकाहीँ कुनै नेताले सँगै खाना खान या कुनै पारिवारिक समारोहमा बोलाएको बेला पनि प्रायः कुनै नेताको घरमा जाँदिन मैले कसैको अघिपछि भएर स्तुतिगान गाउन सकिनँ देखावटी प्रशंसाका पोकाहरू खोल्न सकिनँ मलाई जोसँग निस्वार्थ प्रेरणा मिलेको छ त्यसैलाई मात्र सम्झना गर्न मनपर्छ यसै प्रसङ्गमा करिब तेइस वर्ष पहिले म केपी ओलीसँग प्रभावित भएँ त्यति बेला मैले उहाँलाई चिनेकी पनि थिइनँ बौद्ध लागेको एक केही समयपछि उहाँ रिडीको कार्यक्रममा जानुभएको थियो म पनि आठ महिनाको गर्वसहित दुई घण्टाको बाटो चार घण्टा लगाएर कार्यक्रममा सहभागी भएकी थिएँ त्यति बेला कसैले पछाडिबाट मलाई बोलायो मैले अरू कसैलाई बोलाएको होला कि भन्ने सोचेँ तर मलाई नै रहेछ ओलीजीले नजिकै बोलाएर सोध्नुभयो सरस्वतीजी तपाईँको स्वास्थ्य कस्तो छ यस्तो मान्छे यहाँ कसरी आउनुभयो कार्यक्रममा त्यहाँ आउन लाग्दा मलाई गाउँका एकजना किसान कमरेडले भनेका थिए सरस्वती मिस कमलजी पनि घर आउनुभयो सिद्धिनाथजी पनि आउनुभयो प्रदीपजी त अझै आउनु भएन त क्या हो कतै मारिनु त भएन पिर नगर्नुहोस् मारिए पनि शहीद पत्नी भइन्छ त्यस्तो अवस्थामा पनि मेरो संवेदनशील स्थिति देखेर सान्त्वना दिनुपर्ने मलाई आँट र भरोसा भरिदिनुपर्ने साथीहरूबाट विभिन्न व्यङ्ग्य बाँड सहन बाध्य म रिडीमा ओलीले त्यति शब्द सोद्धा कम्ती उत्साहित भएन ठूला मान्छेले हामी जस्ता कार्यकर्तालाई अरू के नै दिनुपर्छ र खालि अलिकति दुःख सुख सोधिदिने अलिकति प्रेरणा दिने त हो भोलिपल्ट उहाँले बमगा टाहा टिममा प्रशिक्षण दिने कार्यक्रम रहेछ म त्यहाँ पनि गएँ फेरि त्यहाँ पनि मलाई देखेपछि केपी ओलीले बोलाएर भन्नुभयो तपाईँ आराम गरेर बस्नुपर्ने बेला यहाँ किन आएको अरूको स्वास्थ्यको ख्याल गर्ने कमरेड भने आफै अस्वस्थ भएको बेला रहेछ उहाँ जेलबाट केही समय अगाडि छुटेको जेलमै टिभीले खाएको उहाँलाई अति दुब्लो शरीर निलो सर्टमा उभिएर बोल्दा लगलग कामेपछि हामी सबैले उहाँलाई टेबलमा बसेर प्रशिक्षण दिन लगाएका थियौँ दुई हजार त्रिसठी सालमा हामी मन्त्री निवासमा बसेको बेला केपी ओलीकी पत्नी राधिका साक्य व्यस्त समयको बीच पनि अफिसबाट आउनुभयो र सोध्नुभयो मन्त्री भए पनि घर चलाउन गाह्रो हुन्छ के कसरी गर्नुभएको छ यति सोध्नु पनि त ठूलो कुरा हो कार्यकर्ताको लागि म मेरो श्रीमानका समकक्षी धेरै नेताको घर गएकी छैन र धेरैका श्रीमती र घर परिवारसँग मेरो दोहोरो कुरा पनि भएको छैन तर साथीहरूको सम्बन्ध बिस्तारै औपचारिकतामा बदलिएको देखेर मन चसक्क दुख्छ पार्टी एउटै हुँदा पनि सम्बन्ध किन चिसिन्छ वर्ग फेरिएर कि विचार फेरिएर जाऊ मेरो धोबे बलिहारी म नवलपरासीमा हुँदै देशमा ठूलो राजनीतिक परिवर्तन आयो दुई हजार एकाउन्न सालको मध्यावधि निर्वाचन भयो नेकपा एमाले सबैभन्दा ठूलो पार्टीको रूपमा अगाडि आयो नेपालमा पहिलोपल्ट जनताबाट निर्वाचित कम्युनिष्ट सरकार बन्यो अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री बन्नुभयो कतिपय विपक्षीहरू अब के हुन्छ भनेर सशंकित भए पनि जनतामा निकै उत्साह देखियो यसै अवधिमा उनलाई पार्टीको अञ्चल सचिवको जिम्मेवारी थपियो बुटवलमै बस्नुपर्ने भयो ठूलो छोरालाई स्कूल भर्ना गर्नुपर्ने बेला पनि भइसकेको थियो त्यसैले सुनवलको छ महिने प्रशिक्षण प्रस्तावलाई छाडेर म बुटवल छरेँ दुई हजार एकाउन्न फागुन महिनामा त्योभन्दा पहिले हामीले नवलपरासीको भुताहा भन्ने ठाउँमा थोरै खेत र एउटा ऐलानी घडेरी किनेका थियौँ आफ्नो अंशमा परेको गुल्मीको जमिन बेचेर पछि नवलपरासीका घडेरी खेत र घरको बाँकी टाँकी सबै बेचेर बुटोलमा सात धुर घडेरी किनियो र त्यसैमा त्रिपन्न सालतिर एक घर बनाउन सुरु गर्यौँ सन्ताउन्नजना साथीहरूसँग ऋण र सापट्टि गरेर आफ्नै घर भएपछि दसैँ सकिए लगत्तै आमा बुबालाई ल्याउने योजना थियो जीवन भोगाईका पाइलाहरू निरन्तर हिँडिरहेका थिए आफ्नो गन्तव्यहीन गन्तव्यतिर अब दुवै छोराहरू साथमा हुने भए श्रीमान पनि सँगै छोरी र आमा बुबालाई भेट्न गुल्मी जान अलि नजिक माइती मावली पनि नजिक सानैमा उहीँ खेली बढेकाले अझै पनि मामा घर जान औधी रमाउने गर्छु त्यस यादले सधैँभरि सताइरहन्छ बुटोल गएपछि त पार्टी काममा लाग्न पनि सजिलो होला भन्ने सोचेकी थिएँ तर त्यहाँ गरिबीले झनै काँच्यो एकातिर छोरालाई स्कुल राख्नुपर्ने र अर्कोतिर श्रीमानको जिम्मेवारी बढेसँगै साथीभाइको आउजाउ र खर्च बढ्न थाल्यो उता घर चलाउन पनि नगतै चाहियो एक त दुर्घटनामा परेपछि मुटुको समस्या सुरु भएको अर्को साँझ बिहानको गर्जो टार्ने समस्या आम्दानीको बाटो केही छैन अब फेरि कसको निगाहमा जागिरको लागि धाउनुपर्ने हो कामको पनि बोझ बढेको थियो कमजोर हुन थाले त्यसै बेला पश्चिमाञ्चल ग्रामीण विकास बैङ्क खुल्दै रहेछ म अप्ठ्यारोमा परेका केही साथीहरू करारमा नियुक्त भयौँ अफिस खुलेकै दिनदेखि सहायक प्रथम स्तरको जागिरमा जान थालेपछि घर चलाउन अलिकति सहज भयो पहिलेभन्दा अलि स्थायित्व पनि भयो बैङ्कमा महाप्रबन्धक राम्रै भए पनि सञ्चालक समितिका मान्छेहरू काङ्ग्रेस र एमालेमा बाँडिएका रहेछन् महाप्रबन्धक एकदमै बलात्मी केही बोल्नै गर्न नसक्ने काङ्ग्रेसका शेरबहादुर थापाले सबैलाई पेल्ने अझ एमालेको सरकार ढलेपछि त स्थिति झनै प्रतिकूल भयो हाकिम साह्रै पेलाएर हेपा प्रवृत्तिका एक दिन महाप्रबन्धक ठाकुर खनाल सरले भन्नुभयो सरस्वतीजी तपाईँ अफिस छुटेपछि घर नजानुस् आज बोर्ड बैठक बस्दैछ तपाईँ र भूपाजीको बारेमा मैले कुरा राख्दैछु उनीहरूले माने भने तपाईँहरूलाई स्थायी बनाउने प्रक्रिया सुरु हुन्छ मान्छे खोजे भने उपस्थित हुनुपर्छ म घर नगई बसिरहेँ मिटिङ सुरु भयो दर्ता चलानी कोठामा एक्लै बसिरहेकी थिएँ ठाकुर सरले कुरा राख्नुभयो अनि बोर्ड अध्यक्ष होला सायद शेरबहादुर थापाले शेर जस्तै गरेर टेबल ठोके ड्याङ ड्याङ गर्दै हल्ली खल्ली भयो यसरी हाम्रो स्थायी हुने प्रक्रिया नै रोकियो शेरबहादुर थापापछि भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दामा जेल परे उता दुईजना राजनीतिक परिवारको बिचल्ली पर्यो bebele hari bebele hari एमाले सरकारले नियुक्त गरेका जिएम हटाइए र काङ्ग्रेसका जिएम आए तर यति संकीर्ण सोचाइ कि एमाले समर्थक भनेपछि आफ्नै भान्जीहरूलाई पनि देखिन सने काङ्ग्रेसी भर्ती गर्नका लागि विज्ञापन गरी टोपलेर अधिकांश कर्मचारी काङ्ग्रेस समर्थक राखे यस्तो हुँदैछ दिदी अब तपाईँहरूको पालो गयो भनेर विज्ञापन हुनुभन्दा पहिले नै एकजना स्टाफले मसँग भनेका थिए म परीक्षामा बसेँ त्यहाँको वातावरण देखेपछि मलाई शङ्का लाग्यो त्यहाँको व्यस्तताको काम सकिएपछि मलाई सरुवा गरेर रामनगर पठाइयो गाडीको हर्न बज्दा मुटु धड्कने म अब दिनहुँ बुटलबाट नवलपरासीको रामनगर जानुपर्ने भयो त्यसमाथि बिहान सातै बजी अफिस पुग्नुपर्ने गरी गाउँ गाउँमा बैङ्क कर्जा वितरण गर्नुपर्ने समूह बनाएर समूहलाई बैङ्क अनुशासन सबै घोकेर कण्ठ पार्नुपर्ने फर्किँदा गाडी नपाएर राति हुने घरमा आमा बितिसक्नु भएको थियो अब त छोरी पनि आफैसँग सानो छोरा एक वर्षको ठूलो चाहिँ नर्सरी पढ्दै श्रीमानको जति बेला पनि व्यस्तता मिटिङ भेला प्रशिक्षण उनी पनि राति आउने म पनि राति नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छा बाउको अनुहार भन्ने चाहिँ भयो यो जागिर मेरा लागि जागिरमै मन मरे जस्तो भएको थियो बिहान चुस्ता चुस्तैको दुध छुटाएर बच्चा र अझ पाङ्ग छोरी छोड्नुपर्ने निकै गाह्रो भएको थियो त्यही पनि जति दिन हो गएकी थिए एक दिन पुराना सबैलाई अवकाश पत्र थमाइयो यो देशका लागि हामीले रगत पसिना बगाएका थियौँ हाकिमले त आफ्नो परिवारको सुविधाको लागि जागिर मात्र खाएको थियो तर हामीले सत्ता परिवर्तनको लागि बच्चा बोकेर आन्दोलन गरेका थियौँ यसरी ग्रामीण बैङ्कको जागिरबाट पनि हात धुनु पर्यो सदाको लागि फेरि उही अभाव र गरिबीको भुमरीमा फस्न गयो मेरो भविष्य सङ्गठनका महिला साथीहरूले मेरो जागिरको लागि फेरि पहल गर्नुभएछ मलाई भने थाहै थिएन बुटोल गएपछि राजनीतिमा पनि सक्रिय थिएँ सभा जुलुस धर्ना जे पर्छ निरन्तर खड्थेँ पहिले अन्यमा संघ नगर कमिटी सदस्य र पछि सचिवको हैसियतमा काम गर्दै थिएँ मेरो सक्रियता र घरको अवस्थाले त्यहाँका साथीहरू निकै चिन्तित हुनुहुन्थ्यो अहिले जस्तो र अन्त जस्तो खुट्टा तान्ने चलन थिएन महिलाहरूमा सबै साथी आत्मीय थिए हाम्रो सक्रियताले होला पार्टी फुटेको बेला पनि भव्य कार्यक्रम हुन्थ्यो त्यहाँ साथीहरूको भन्छुन र डेलिगेसनपछि नगरपालिकामा मुखिया सरको जागिर पाइयो नयाँ अफिस जाँदै गर्दा बाटोमा जो भेटिन्छ उसैले तपाईँको लागि मैले यति गरेँ जस्ता शब्द प्रयोग गर्न थालेँ मलाई असाध्यै पीडा भयो मेरो लोग्ने सोह्र वर्षदेखि पार्टीका पूर्णकालीन कार्यकर्ता कष्टपूर्ण भूमिगत जीवन बिताएका लुम्बिनी अञ्चलका छवटा जिल्ला हेर्ने सचिव सधैँभरि व्यस्त छोरी त्यस्तै छ जब मुखियाको जागिर त्यो पनि विपक्षीका अगाडि जसले पनि गुण लगाएको गीत गाएको छ मेरो स्वाभिमानमा ठेस लाग्यो सहन सकिन एउटा निवेदन लेख्नुपर्ने थियो हातमा लग हात काँपिरह्यो आँखा बादलले ढाके केही लेख्न सकिन त्यहाँहरू कसैले त्यो निवेदन लेखिदियो मेरो स्वाभिमान झोक्न चाहेन केही नबोली बसेँ मनभरि पीडा खेलाएर एउटा कविता कोरे मेरो स्वाभिमानले मलाई झोक्न दिँदैन एउटा सानो जागिरको लागि यी पवित्र हात मोल्न दिँदैन घर फर्किँदै थिएँ ठूलो पानी पर्यो घनघोर असिनासहित असिना पानीले कुटिएँ त्यसै दिनको पानीले एउटी छात्रा बगाएको थियो मलाई त नियतिले दुःख मात्रै बगायो बगाएन रुज्दै घर गएँ गल्लीमा छोरी समेत छ उसलाई हेरेँ कपडा फेराइदिएँ सोच्न बाध्य भएँ आफ्नो स्वाभिमान गिराएर आत्मा बेचेर मैले के को लागि जागिर गर्ने यो मेरो सन्तान जिउँदो आत्मा यसलाई तडपाएर म त्यो निगाहको जागिर खान्न अब यो जीवन यही छोरीका लागि मैले देखेको जिउँदो तडपिँदो आत्माको लागि मेरो जिउँदो भगवान्का लागि समर्पित त्यसै दिन साँझ मैले राजीनामा लेखेँ Yang me do be be li ha, ya bu me do सो असिना र पानीमा रुजेपछि मलाई टाउको र शरीर दुखेको महसुस भइरहेको थियो राजीनामा लेखेपछि मेरो मन एकछिन शीतल हलुङ्गो भयो तर शरीर भने दुखिरहेको थियो र अलि तातो हुँदै थियो एकछिनपछि काम ज्वरो आयो रातभर निधाउन सकिनँ भोलिपल्ट पनि दिनभरि ज्वरो आइरह्यो त्यो दिन साँझ मात्र उनी आइपुगे कतै चौधरी बस्तीतिर प्रशिक्षण थियो क्यारे मैले राजीनामा पत्र देखाएँ उनले सोधे के भयो र मैले आफू साह्रै अपमानित भएको यो जागिरबाट सन्तुष्ट नभएको र घरमा आउँदाको छोरीको अवस्था बताएँ उनले त्यसपछि पनि जागिर खाऊ भन्नु मेरो भावनामा ठेस पुर्याउनु थियो उनले भने सरू तिम्रो मनले त्यसै भन्छ भने त्यसै गर मेरो यसमा कुनै गुनासो रहने छैन आफ्नो आत्माले नमानेको काम तिमी नगर म तिमीलाई दुःखी उदास देख्न चाहन्न मैले भने विवाहपछिको बाह्र वर्ष मैले परिवारको जिम्मेवारी सम्हालेँ अब बाह्र वर्ष तिमी केही गर त्यसपछि छोराहरू गर्छन् <laughs> आज त्यही भइरहेछ यसरी अनेक कष्ट सहेर मैले बाह्र वर्ष जागिर गरेर मेरो परिवारलाई थोरै भए पनि सहयोग गर्न सकेँ आज श्रीमान यो ठाउँमा छन् गरिब मैले मेरो लाइफ भन्दै हिँडेको भए पक्कै पनि उनलाई कराँसी झमेलामा फस्नु पर्थ्यो यात्रामा ठेस लागे जस्तै हुँदो एकले अर्कोलाई सम्मान सहयोग र विश्वास गर्ने भएरै होला अरूले देख्दा नमिल्दो जोडी भएर पनि हाम्रो सम्बन्धमा आज तीस वर्षको सङ्घारमा उभिदा समेत कहीँ कतै गुनासो रहन पाएन हाम्रो एकअर्का प्रतिको समर्पण सायद नजिकबाट देख्ने चिन्ने हाम्रा केही आत्मीयहरूले मात्र बुझ्दछन् श्रुति सम्वेगमा अहिले तपाईँले सुन्नुभएको वाचन सरस्वती गेवालीको आत्मकथा लालटिनको उज्यालोमाको वाचन हो यसको बाँकी अंश लिएर केही बेरमा आउनेछु उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी सरस्वती गेवालीको आत्मकथा लालटिनको उज्यालोमा सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौं एक हप्ता ज्वरो आएको थियो त्यति बेला त्यसपछि मेरो नाक सदाको लागि सुँग्न नसक्ने गरी बिग्रेर गयो अहिले पनि बासना गन्ध केही पनि थाहा पाउँदिनँ यो पनि एक मैले ठिकै मान्दछु नत्र त छोरीको दिशा पिसाब स्याहार्न पनि मलाई दुःखै हुन्थ्यो होला एक हप्तापछि अफिस गरेर राजीनामा दिएँ मलाई जीवनभरको खुसी मिले जस्तो भएको थियो एकैछिनपछि भित्रबाट बोलावट भयो म गएँ पछि भूकम्प पुनर्निर्माण प्राधिकरणका मुख्य कार्यकारी अधिकृत हुनुभएका सुशील गेवाली हुनुहुँदो रहेछ मलाई झन्डै एक घण्टासम्म सम्झाउनु भयो जागिर नछोड्नको लागि जहाँ तपाईँलाई सजिलो हुन्छ त्यहाँ मिलाउला सरकारी जागिर फेरि पाइँदैन बरु अहिले बिदा लिएर बस्नुहोस् छोरी सन्चो भएपछि आउनुहोला यस्तो धेरै कुरा गर्नुभयो मैले भने अठोट गरिसकेकी थिएँ छोरीको लागि यो जागिर छोड्दैछु मलाई कुनै पछुतो हुने छैन यस्ता कुरा भोग्नेले मात्रै सम्झने हो मेरो आत्माले देखेको कुरा अरूले बुझ्ने पनि भएनन् जागिर छोडेर नै छोरीलाई मैले यत्तिकै बनाउन सके, अन्जानमा मेरी छोरीको आत्मालाई मेरो कारणबाट दुःख भएको भए क्षमा पाऊ त्यो काममा जम्मा बाह्र दिन मात्र हाजिर भएछु तर काम भने एक दिन गरिनँ अपमानका घुट्का पिएर बसे आँखा रसारे बसे उदास मन लिएर बसे त्यति बेला लाग्थ्यो मलाई यो जागिरमा लगाइदिने सबै साथीहरूले त्यो बाह्र दिनको तलब बाँडेर ल्याउन् र मलाई लगाएको गुणको पैँचो त्यही पैसा हो भन्ने ठानुन् अरू सबै जागिर पाउँदा खुसी हुन्छन् तर म एघारौँ ठाउँको जागिर छोड्दा खुसी भएँ त्यो दिन मैले मेरा छोराछोरीको लागि एक किलो मासु मेरो लागि एउटा छाता र लोग्नेको लागि स्वेटर बुन्ने धागो लिएर चङ्गा हुँदै घर पुगेँ जहाँ आफू आत्मसन्तुष्टिका साथ आरामको सास फेर्न सकियोस् यसरी बाह्र वर्षमा एघारवटा जागिरी जीवनको अनुभव सँगालेर घर बस्दा कस्तो अनुभव भयो होला मलाई बयालिस सालको फागुन महिनादेखि अनेकौं उकाली उराली गर्दै त्रिपन्न सालको मङ्सिर अन्तिमसम्मका यात्रा मेरा लागि अत्यन्तै कष्टकर रहेर बिते केही ठाउँका बाहेक र जहाँ जहाँ गए जनता कार्यकर्ताको माया र विश्वास जिते म जहाँ गए अन्याय विरूद्ध लडे मेरो ठाउँबाट जुवातास जाँडरक्सी बहुविवाह श्रीमती कुटपिटका घटनाको सधैँ विरोध गरे त्यही कारण पनि होला म कतिपय लोग्ने मान्छेहरूको नजरमा सधैँ विरोधी भइरहे कतिपय कमरेडहरूबाटै सहयोग र साथ पाउन सकिनँ मैले आफ्नै घरमा बस्न थालेका थियौँ छोराछोरीसहित विवाह भएको बाह्र वर्षपछि सपरिवार बुबा आमालाई ल्याएर सँगै राख्ने हाम्रो धोको पुरा हुन पाएन करिब छ महिना पहिले आमाको अचानक मृत्यु भयो हामीलाई आमा बिनाको नयाँ घरमा आमाकै अभाव खड्किरहेको थियो आमाको मृत्यु पश्चात छोरी साथैमा थिइन् बुबाले आफ्नो जन्मठाउँ छोड्न मान्नु भएन नियतिले ममाथि किन खेल्छ सधैँभरि फेरि त्यस्तै हुँदै थियो मेरो जीवनमा दुई हजार चौन्न सालको चैत सत्र गते सोमबारको दिन थियो पार्टी फुटेको बेला थियो उनलाई पार्टी कसरी जोगाउने भन्ने असाध्य चिन्ता थियो उनी घरमा एकैछिन नबस्ने जति बेला पनि संगठनकै काममा व्यस्त त्यस दिन पनि उनी बिहान मात्र घर गएका थिए विजय पौडेल पनि साथमै हुनुहुन्थ्यो एकछिन बसेर पछि आउँछु भन्दै विजय हिँड्नुभयो हामीले खाना खायौँ एकछिनपछि हिँड्नको लागि कपडा लगाउँदै गर्दा उनले भने कति हतार हतार मात्रै भयो साह्रै थाकेको छु एकछिन फुर्सद नहुने मैले थपेँ खुट्टा बाँचेर हिँड्न नसके मात्र फुर्सद होला नत्र यस्तै हो चैत भए पनि साँझ पख हल्का चिसो हुन्छ बुटवलमा जागिर छाडेको खुसीमा किनेको धागोले आफैले बुनेको बाक्लो हाफ स्वेटर लगाउन दिए केही बेरपछि विजय मोटरसाइकल लिएर आउनुभयो ढिला भयो कम्प्लिट जाउँ दुवैजना कार्यक्रमका लागि हिँडे नजिकै सोमबारे हाटबाट तरकारी लिएर आएँ हाम्रो वार्डको पनि भेला थियो त्यस दिन उनी त्यहाँ पनि आउनुपर्ने म हतार हतार वार्डतिर जान खोज्दै थिएँ अचानक मेरो घरको ल्यान्डलाइनमा फोन आयो एकल भए पनि उठाएर जान्छु भन्दै भित्र पसे फोन कसले गर्यो चिनिन फोनमा यसो भन्यो म्याडम प्रदीपजी घाइते हुनुभएको छ होस् छैन अहिले हस्पिटलमा हुनुहुन्छ थाहा पाउनुभयो म आत्तिएर दौडिँदै बाहिर गएँ अरू कोही छ कि थाहा पाउने भन्ने आशाले एउटा अलिअलि चिनेको चौधरी भाइ साइकल लिएर आउँदै थिए लौ न मलाई हस्पिटल लगिदेऊ भने उनले लगिदिए त्यति बेला मेरो कमिटीका साथीहरू रुक्मिणी भट्टराई लगायत चार पाँचजना भएर मतिरै आए सम्झाउन भन्दै उनीहरूले आशा मारिसकेका रहेछन् उता जानु पर्दैन उहाँलाई काठमाडौँ लैजाँदैछन् सबै घरै फर्क्यौँ जताततै हल्ला फैलिसकेछ लगातार फोन आइरहेको थियो आफूलाई सम्हाल्ने कोही थिएन छोराछोरी सानै फोनको जवाफ आफै दिनुपर्ने एकछिनपछि चुडामणी खनाल र पाण्डे सर आउनुभयो अरूले फोन उठाएर नहुने सबै साथीहरूलाई मेरै बोली सुन्नुपर्ने एकातिर आफ्नो घायल मन सम्हालेर उहाँहरूलाई सम्झाउनु पर्ने आफ्नो मन कसले सम्झाउने उनलाई बाटोभरि स्लाइन र अक्सिजन दिँदै एम्बुलेन्समा काठमाडौँ लगिएछ मेरो वार्डका अझ आफ्नै कमिटीका साथीहरू पनि सँगै गएका रहेछन् तर उनको अवस्थाको बारेमा तडपिरहेको मनलाई कसैले मलम लगाउने पहल गरेनन् एउटी घाइते कि स्वास्नी कसरी तडपिरहेकी थिए लोग्नेको अवस्था बुझ्न सँगै रहेका साथीहरू उनकै अवस्थालाई लिएर चिन्तित भयो होलान् कसैले यथार्थ अवस्था बारे मलाई जानकारी दिएन उनलाई काठमाडौँ लगेपछि राति नौ बजीतिर एउटा फोन आयो मैले उठाएँ स्वर सुकेको थियो भन्यो प्रदीप खै सहज भएर उत्तर दिएँ काठमाडौँ लगेको छ उसले भन्यो ए त्यो मरेको छैन मर्छ सोधेँ तपाईँ कहाँबाट बोल्नुभएको उसले होटल कन्दराबाट भन्यो त्यो सुनेपछि चुडामणी खनालले फोन समातेर हेलो हेलो भन्दा भन्दै उसले फोन राख्यो यसरी पार्टी फुटाएका केही साथीहरूले मेरो लोग्नेलाई आक्रमण गरेको खुसियाली मनाउन आफ्ना गुण्डा साथीहरूसँग होटल कन्दरामा पुगेछन् एउटा सहयोद्धालाई घाइते पारेर ठूलो पौरख गरे चाहिँ होटलमा बोतल चाहिँ केही समयपछि त आफूहरू नै रित्तिएर गए तिनीहरू म एउटी श्रीमतीको नजरबाट हेर्दा त उनीहरू हत्या गर्न आएका अपराधी नै थिए त्यति बेला रातभरि साथी रुक्मिणी बस्नुभयो मेरो साथ एक झपको निधाउन सकिएन कतिखेर के खबर आउने हो कसैले के भन्छ कसैले के आफ्नो मान्छेलाई सबैले राम्रो होस् भन्ने कामना गर्छन् तर भित्रभित्रै अनिष्ट भयो भने भन्दै मनमा अनेकौँ तर्कना हुँदो रहेछन् कतिखेर लोग्ने बिनाको आफ्नो अवस्था कतिखेर बाबु बिनाको छोराछोरी कतिखेर अभिभावक बिनाको यो घर र कतिखेर उनी बिनाको फुटेको पार्टी फेरि सम्झे मदन बिनाको पार्टी पनि त चलिरहेछ चल्छ तर मदन बिनाको घर परिवार सदाको लागि टुहुरो हुने भयो त्यस्तै हाम्रो होला हाम्रो पनि रात तर्तेरै बित्यो र बिहान मात्रै फोन आयो पाँच बजेतिर अझै होस खुलेको छैन चैत सत्र गते सोमबारका दिन सिद्धार्थ बोर्डिङ स्कुलमा बुद्धिजीवीहरूसँग अन्तर्क्रिया कार्यक्रम रहेछ कार्यक्रममा शहीदहरूप्रति मौन धारणको कार्यक्रम चल्दै गरेका बेला एक्कासी डाँका शैलीमा खुकुरी भाला तरबार र लाठी बोकेका गुण्डाहरूले पहिले ढोकाबाट होसियार कोही भाग्ला चेतावनी दिएसँगै प्रदीप गेवालीमाथि आक्रमण गरे त्यो कार्यक्रममा मोदनाथ प्रसिद्ध पनि हुनुहुन्थ्यो मेरो श्रीमानमाथि आक्रमण भयो किनभने वैचारिक हिसाबले उनीबाटै आफ्नो समूहलाई खतरा मानेका थिए र कतै व्यक्त पनि गरेका थिए लुम्बिनीमा प्रदीप गेवालीलाई समाप्त पारेर मात्रै अगाडि बढ्न सकिन्छ त्यही अनुरूप आक्रमणको तारो बनाए स्कुलका फलामका बेन्चहरू सहितका फोटोहरू सबै उनकै थाप्लोमा फोरियो ढलाएपछि मात्र मर्यो भनेर होटल कन्दरामा विजय उत्सव मनाइएको रहेछ यता उनलाई काठमाडौँ लगेपछि अर्को दिन बिहान नजिकका साथीहरू र मेरो माइती मावलीका आफन्त रुटनाटन भरिन थाले तर दुःखको कुरा हामी त्यहाँ कस्तो समाजमा बसेका रहेछौँ एक दुई छिमेकी बाहेक कोही देखा परेनन् आफन्त र साथीभाइको घुइँचो नै लाग्यो सबैले चिन्ता व्यक्त गर्न आए मैले कसैलाई आँसु देखाएन कठोर तरिकाले प्रस्तुत भए कसैले त यतिसम्म भनेछन् सरस्वती लोग्नेप्रति माया नभएकी निष्ठुर रहेछ उपचारका लागि पनि सँगै गएन बाटो खर्च नभए बरु हामीले दिने थियौँ मलाई काटेमाथि नुनचुक भने जस्तै भयो तर त्यस्ता कुराको पछि लागेर बस्ने कुरा पनि भएन मैले जस्तालाई त्यस्तै जवाफ दिएर भने मेरो लोग्नेको पीर चिन्ता जे भए पनि मलाई छ तपाईँलाई होइन के म यहाँ यत्र बच्चा छाडेर घाइतेको छातीमाथि फलाकेर रुँदा उहाँलाई सन्चो हुन्छ शान्ति हुन्छ त्यत्रा साथीहरू सँगै गएका छन् मलाई भन्दा ठुलो पीर पार्टीलाई छ सबै डाक्टर जुटेका छन् म त्यहाँ गएर रोएर के हुन्छ पछि उनीहरूले भनिन् बहिनी कति बहादुर हुनुहुँदो रहेछ अरूसँग दिनभर सम्झाउने हाँस्ने बोल्ने गरे पनि रातभरि म निधाउन सक्दिनथे बिहान उठ्दा अनिदोली लडौँला जस्तै हुने खाना खान नसक्ने भइरहेको थियो सही सूचना कसैले नदिने चिन्ताले म सधैँ त्रसित भइरहेँ यसैबीचमा मेरा दाजु रामप्रसाद अरियाल काठमाडौँ जान भनेर बुटुवाला आउनुभयो उहाँलाई भने अरूले मलाई सही कुरा बताएनन् तपाईँ गएपछि सबै बताउनु होला दाजु काठमाडौँ गएपछि फोन गर्नुभयो सरु टाउको पुरै ब्यान्डेज गरेको छ अनुहार चिनिँदैन अरू शरीर त हेर्नै सकिनँ उहाँले गला अवरुद्ध पार्नुभयो त्यसपछि त खपिन सक्नु पीडा भयो एक मन सोचेँ हातखुट्टा जे भए पनि दिमागमा केही असर नपरेको भए त उनको विचार मर्ने थिएन हातखुट्टा नचले पनि स्याहार गरौँला तर दिमागमै असर परेको भए त मुडो जस्तो शरीर कसरी बाँच्न सकिएला मलाई दाजु बुटवल नआउँदासम्म छटपट्टि मात्रै भइरहेको थियो त्यो बेला छिमेकी गङ्गादेवी मल्लको धेरै ठुलो सहयोग रह्यो मेरा बच्चाहरूलाई खाना खुवाउने स्कुल पठाउने र नानीको स्याहार गर्ने सबै काम छिमेकी दिदीले गर्नुभयो निस्वार्थ भावनाले त्यो घटनाको दस दिनको दिन बुधबार साप्ताहिकमा उनको एउटा लेख छापिएछ मेरो टुकीको तेल अझै सकिएको छैन शीर्षकमा पत्रिका लिएर दाजु बुटवल घर आउनुभयो र साँझ मलाई त्यो पत्रिका दिनुभयो म यति हर्षित थिएँ यति भावुक भएँ कि त्यो लेख एकचोटि मात्र होइन दस या बाह्रचोटि पढी आएँ त्यो रातभरि म रोएँ खुब रोएँ खुसीका आँसु बगिरहे झरी बनेर श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन सरस्वती गेवालीको आत्मकथा लालटिनको उज्यालोमाको वाचन हो यो वाचन गर्दा गर्दै श्रुति सम्वेकको समय सकिएको छ र हामीले एक सय पचास पृष्ठमा ल्याएर यो पुस्तकलाई आज पनि रोकेका छौं कुल दुई सय छत्तीस पृष्ठ रहेको यो पुस्तकमा लालटिनको उज्यालोमाको अर्को भाग लिएर अर्को साता फेरि आउनेछु तबसम्मको लागि श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरी विदा हुन्छौ नमस्कार शुभरात्री नी तै नै नै